मनै नहो ढिलो चाँडो छुट्नु नै छ नसा पिउँदै ढल्ने किन ढिलो चाँडो छुट्नु नै छ नसा पिउँदै ढल्ने किन पीडा खप्दै आफूले आफैलाई नै छल्ने किन मिलनमा हाँस्ने माया बिछोडमा जन्ने किन आँसु पिएर हाँस्न सिकायो पीडा सहेर बाँच्न सिकायो आँसु पिएर हाँस्न सिकायो पीडा सहेर बाँच्न सिकायो सताउनु सतायो जलो तिम्रो पिरतीले तिम्रो पिरतीले तिम्रो पिरतीले तिम्रो पिरतीले टाढा भयो हिजोसम्म फुल थियो आज काँडा भयो पिरतीले तिम्रो पिरतीले तिम्रो पिरतीले तिम्रो पिरतीले मिठा मिठा सपना बाढी गयो टुटाएर चखेवाको जस्तो हाम्रो जोडी छुटाएर मिठा मिठा सपना बाढी गयो टुटाएर चखेवाको जस्तो हाम्रो जोडी छुटाएर सेवाको जस्तो हाम्रो सेवाको जस्तो हाम्रो जोडी छुटाएर जोडी छुटाएर आँसु पिएर हाँस्न सिकायौ पीडा सहेर बाँच्न सिकायौ सताउनु सतायो पागलै बनायो तिम्रो पिरतीले तिम्रो पिरतीले राजु बाबु श्रेष्ठको शब्द हरि लम्सालको सङ्गीतमा तिम्रा लागि एल्बमबाट हरि लम्सालको आवाजमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक स्वरसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमा दर्पण पारीका आत्मीय मित्र विष्णुसँगै म छु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र तपाईँ यति बेला तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूको यो ध्वनि तरङ्गमा आज पनि तपाईँलाई स्वागत गर्नका लागि उपस्थित भइसकेका छौँ विश्वको जुन कुनै कुनामा रहेर पनि W W radio Arpan dot com dot NP मार्फत पनि यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न ब्लगहरू मार्फत विभिन्न वेबसाइटहरू मार्फत पनि तपाईँ हामीलाई डाउनलोड गरेर सुनिरहनु भएको छ डाउनलोडको व्यवस्था मिलाइदिने रेडियो अर्पणका मित्रद्वय रिजन अनि लक्ष्मणलाई धन्यवाद छ त्यस्तै चिसा चिसापानी छ रामेसापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ शहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमुराना बाराहाल युईमा रहनुहुने विकास नेउपाने ईश्वरपुर तीन बैलवा सर्लाहीका मित्र सरोज चौलागाई सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र मित्र आजको बसाइमा पनि तपाईँका मुक्तकहरू सँगसँगै रहनका लागि हामी उपस्थित भएका छौँ यो साता पनि तपाईँको माया उसै गरी प्राप्त भएको छ तपाईँको साथ उसै गरी प्राप्त भएको छ तपाईँको माया अनि तपाईँको यो साथलाई सङ्घाल्नका लागि आज पनि हामी उपस्थित भएका छौँ ढिला नगरिकन आजको बसाइलाई अगाडि बढाउन चाहन्छु यति बेला माया खड्का लेख्नुहुन्छ दाङबाट जबरजस्ती मलाई भुलाए भनेर गयो जबरजस्ती मलाई भुलाए भनेर गयो यही हो उत्तम उपाय भनेर गयो उसले अङ्गालेर पिठ्यौँमा छुरा हानी उसले अङ्गालेर पिठ्यौँमा छुरा हानी मलाई माया गरेको सजाए भनेर गयो मलाई माया गरेको सजाए भनेर गयो यही हो उत्तम उपाय भनेर गयो जबरजस्ती मलाई भुलाए भनेर गयो कोही मान्छेले पिठ्यूमा छुरा प्रहार गरेर टाढा भएका भावहरू धन्यवाद माया खड्कालाई राई मुकमेन रमेश हाल साउदी अरबबाट लेख्नुहुन्छ यो माया हो तिम्रो यो जीवन हो तिम्रो यो माया हो तिम्रो यो जीवन हो तिम्रो तिम्रै नाममा चल्ने यो धडकन हो तिम्रो अब सम्हाल चाहे नसम्हाल त्यो तिम्रो मर्जी अब सम्हाल चाहे नसम्हाल त्यो तिम्रो मर्जी गोरेटोमा आउने यो बाधा अडचन हो तिम्रो गोरेटोमा आउने यो बाधा अडचन हो तिम्रो तिम्रै नाममा चल्ने यो धडकन हो तिम्रो यो माया हो तिम्रो यो जीवन हो तिम्रो धन्यवाद राई मुकमेन्ट रमेशलाई यो साथको लागि कृष्ण साउद झरना हाल मुम्बई भारतबाट लेख्नुहुन्छ गरिब र असहाय गाँस खोजिरहेछन् गरिब र असहाय गाँस खोजिरहेछन् सडकमा सुत्नेहरू बास खोजिरहेछन् दिनभरि सहरमा घुम्दै डुल्दै उनीहरू दिनभरि सहरमा घुम्दै डुल्दै उनीहरू साँझ परेपछि कपास खोजिरहेछन् साँझ परेपछि कपास खोजिरहेछन् सडकमा सुत्नेहरू बास खोजिरहेछन् गरिब र असहाय गाँस खोजिरहेछन् धन्यवाद सुन्दर मुक्तकको लागि कृष्ण साउदलाई छवि पाण्डे प्रकाश देवदेह नगरपालिका नौ रूपन्देहीबाट मेरो मायाको याद साह्रै आएर रुनेछौ मेरो मायाको याद साह्रै आएर रुने छेउ पल पलमा मेरो यादले हटाएर रुनेछौ मेरो चोखो मायाको आँसु लाग्नेछ तिमीलाई मेरो चोखो मायाको आँसु लाग्ने छ तिमीलाई हेर्दै जाउँ जिन्दगीमा पछु रुने रुनेछौ हेर्दै जाउँ जिन्दगीमा पछु रुने रुनेछौ पल पल मेरो यादले हटाएर रुनेछौ मेरो मायाको याद साह्रै आएर रुनेछौ आज आफ्नो जिन्दगीबाट टाढा जाने मान्छे भोलि त्यो अतीतलाई सम्झेर त्यो बिछोडलाई सम्झिएर आफूले गरेका माया सम्झेर आफूले गरेका गुण सम्झिएर जिन्दगीभरि छटपटिनु पर्नेछ रुनु पर्नेछ यही भाव यो मुक्तकमा धन्यवाद छवि पाण्डे प्रकाशलाई यो साथको लागि सुन्दर शेर्पाली बिन्दास रुघा दुई घनखोला रुकुमबाट लेख्नुहुन्छ धरती भेटेको छु आज आकाश भेटेको छु धरती भेटेको छु आज आकाश भेटेको छु बल्ल तल्ल एक चिम्टी विश्वास भेटेको छु गुम्सिएका मनका कुरा सबै खोल्छु आज गुम्सिएका मनका कुरा सबै खोल्छु आज मन मिल्ने कोही मान्छे खास भेटेको छु मन मिल्ने कोही मान्छे खास भेटेको छु बल्ल तल्ल एक चिम्टी विश्वास भेटेको छु धरती भेटेको छु आज आकाश भेटेको छु धन्यवाद सुन्दर शेर्पाली बिन्दासलाई यो साथको लागि सुन्दर राणा मगर शक्तिखुरबाट लेख्नुहुन्छ उल्टो पाल्टो दिमाग चल्न थालेको छ उल्टो पाल्टो दिमाग चल्न थालेको छ जवानी फुल्दा फुल्दै फल्न थालेको छ भट्टी पछि याद भुलाउँछु भन्दै भट्टी पछि याद भुलाउँछु भन्दै लाएपछि बोतल गल्न थालेको छ लाएपछि बोतल गल्न थालेको छ उल्टो पाल्टो दिमाग चल्न थालेको छ जवानी फुल्दै फुल्दै फल्न थालेको छ पुराना याद मेटाउनका लागि नसेवाज बनेका भावहरू यो मुक्तकमा धन्यवाद सुन्दर राणा मगरलाई शक्तिखोरदेखिको यो साथको लागि प्रकाश खनाल अर्घाखाँचीका मित्र हुनुहुन्छ हाल बुटवलमा हुनुहुन्छ त्यो दिन तिम्रो अभाव खड्किँदा आउनु त्यो दिन तिम्रो अभाव खड्किँदा आउनु मेरो मुठु अन्तिम पटक धड्किँदा आउनु अरू बेला मैले तिमीलाई बोलाउँदिन तर अरू बेला मैले तिमीलाई बोलाउँदिन तर तिमी बिना मेरो सास अड्किँदा आउनु तिमी बिना मेरो सास अड्किँदा आउनु मेरो मुठु अन्तिम पटक धड्किँदा आउनु त्यो दिन तिम्रो अभाव खड्किँदा आउनु धन्यवाद प्रकाश खनाललाई यो मार्मिक मुक्तकको लागि आचार्य मितेरी दक्षिण कोरियाबाट लेख्नुहुन्छ रामचन्द्र आचार्य यसपालि नि तिमीले नै विश्वकप जित ब्राजिल विश्वकप फुटबलमय मुक्तक लेख्नु भएको छ यसपालि नि तिमीले नै विश्वकप जित ब्राजिल तिमीलाई हौसला दिने हामी तिम्रो मित ब्राजिल फुटबलको पर्याय बाँची तिम्रो नाम त छ नि यहाँ फुटबलको पर्याय बाँची तिम्रो नाम त छ नि यहाँ उचालिदेऊ विश्वकप हामी तिमी सित ब्राजिल उचाली देऊ विश्वकप हामी तिमी सित ब्राजिल तिमीलाई हौसला दिने हामी तिम्रो मित ब्राजिल यसपालि नि तिमीले नै विश्वकप जित ब्राजिल ब्राजिललाई जितको लागि शुभकामना का शब्दहरू समेटिएर तयार भएको यस मुक्तकको लागि धन्यवाद रामचन्द्र आचार्य आचार्य मितेरीलाई यो साथको लागि हेमराज वागले पाँच थर अमरपुर दुई भालुचोकबाट लेख्नुहुन्छ यो दुनियाँमा बिना उनको साथ कसरी महासु यो दुनियाँमा बिना उनको साथ कसरी महासु मिलन पछिको बिछोड हर पलको रहेछ आँसु दिएर साथ छुटायो आज यो समाजको माझमा दिएर साथ छुटायो आज यो समाजको माझमा साँचो पिरती हुँदैन अब माया कसको लागि साँचो साँचो पिरती हुँदैन अब माया कसको लागि साँचो मिलन पछिको बिछोड हर पलको रहेछ आँसु यो दुनियाँमा बिना उनको साथ कसरी महासु मनले चाहेको मान्छेको अभावले हाँस्न नसकेका कुराहरू र जिन्दगीमा मिलन पछि बिछोड मागिरह्यो त बिछोडको साथी भनेको मात्र आँसु रहेछ यही भाव यो मुक्तकमा हेमराज वाग्लेलाई धन्यवाद छ यो साथको लागि जानकी गौतमको मुक्त यति बेला सँगै रमाउने संसारको रित रहेछ सँगै रमाउने संसारको रित रहेछ सत्य बाटो हिँड्नु सधैँ जीवनको जित रहेछ नपचेर धनी हुन्छ भोकले उस्तै गरीब नपचेर धनी रुन्छ भोकले उस्तै गरीब पीडा आखिर बराबरी जीवन मिठो गीत रहेछ पीडा आखिर बराबरी जीवन मिठो गीत रहेछ सत्य बाटो हिँड्नु सधैँ जीवनको जित रहेछ सँगै रमाउने संसारको रित रहेछ जानकी गौतमको यो सुन्दर मुक्तकको लागि धन्यवाद दिन चाहन्छु युवराज दर्पण जीएमको मुक्तक यति बेला सारियाट प्युठानबाट लेख्नुहुन्छ हाल बुटवल बहुमुखी क्याम्पस रूपन्देही बुटवलबाट नियतिको घाम पानीले छलेपछि आयौ तिमी नियतिको घाम पानीले छलेपछि आयौ तिमी अय्या अय्या भन्दै म ढलेपछि आयौ तिमी सास रहुन्जेलसम्म त आश गरेकै हुँ मैले सास सम्म त आस गरेकै हुँ मैले मेरो यो लास चितामाथि बलेपछि आयौ तिमी मेरो यो लास चितामाथि बलेपछि आयौ तिमी अय्या अय्या भन्दैमा ढालेपछि आयौ तिमी नियतिको घाम पानीले पछि आयौ तिमी जो मान्छे जति बेला आउनुपर्ने थियो त्यति बेला नआइकन आफ्नो जिन्दगीको अन्तिम अवस्थामा मात्रै देख्न पाएका भावहरू यदि अलिकति चाँडै आइदिएको भए जीवन रहन सक्थ्यो सास रहन सक्थ्यो धन्यवाद युवराज दर्पण जिएमलाई यो साथको लागि राजा बाबु सुवेदी कैलाली हाल बेङ्गलोर इन्डियाबाट लेख्नुहुन्छ म पनि अब आफ्नै खुट्टामा उभिन्छु म पनि अब आफ्नै खुट्टामा उभिन्छु बाँच्नका लागि कुनै एक आधार लिन्छु जिउन त जसरी नि जिउनु समयले जिउन त जसरी नि जिउनु छ मैले कसै कसैलाई त अब मैले नि उछिन्छु कसै कसैलाई त अब मैले नि उछिन्छु बाँच्नका लागि कुनै एक आधार लिन्छु म पनि अब आफ्नै खुट्टामा उभिन्छु धन्यवाद यो सुन्दर मुक्तकको लागि राजबाबु सुवेदीलाई श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ तन बदलिएला मन पनि फेरिएला सानो तन बदलिएला मन पनि फेरिएला सानो पराईको आलिङ्गनमा ज्यान बेरिएला सानो पत्थर जस्तै निष्ठुर बनी मबाट छुट्दैछौ पत्थर जस्तै निष्ठुर बनी मबाट छुट्दैछौ मन नदुखाऊ मलाई कुदृष्टिले हेरिएला सानो मन नदुखाऊ मलाई कुदृष्टिले हेरिएला सानो पराईको आलिङ्गनमा ज्यान बेरिएला सानो तन बदलिएला मन पनि फेरिएला सानो निकै सुन्दर मुक्तक रह्यो धन्यवाद श्रीकान्त कहिराजलाई यो साथको लागि सम्झना पोखरेल काठमाडौँ नयाँ बजारबाट सम्झिएर फोन कहिल्यै गरेन सम्झिएर फोन कहिल्यै गरेन कल्पिएर फोन कहिल्यै गरेन माया माया मात्र गर्छु भने माया माया मात्र गर्छु भने ढल्किएर फोन कहिल्यै गरेन ढल्किएर फोन कहिल्यै गरेन कल्पिएर फोन कहिल्यै गरेन सम्झिएर फोन कहिल्यै गरेन धन्यवाद सम्झना पोखरेललाई अविरल अनमोल इलाम हाल मलेसियाबाट भुल्दिन भुल्दिन भन्दै भुल्नेलाई सम्झिए भुल्दिने भुल्दिन भन्दै भुल्नेलाई सम्झिए सधैँ मन मस्तिष्कमा डुल्नेलाई सम्झिए खै केमा छ र सुख खोजी भौतारिँदै खै केमा छ र सुख खोजी भौतारिँदै पराईको सम्वेगमा खुल्नेलाई सम्झिए पराईको सम्वेगमा खुल्नेलाई सम्झिए सधैँ मन मस्तिष्कमा डुल्नेलाई सम्झिए भुल्दिने भुल्दिन भन्दै भुल्नेलाई सम्झिए भुल्ने मान्छेलाई नसम्झिन पाए पनि हुन्थ्यो आफूले पनि भुल्दिन पाए पनि हुन्थ्यो तर त्यस्तो हुँदैन मित्र जसले आफूलाई भुलेर गएको छ त्यसको याद आफ्नो मनको कुना कन्दराहरूमा जताततै सर्वत्र आइदिन्छ र यो श्रृङ्खला एकहोरो हुँदैन जतिसुकै भुल्छु भनेर आफूलाई भुलेर टाढा जानेले पनि एक न एक दिन त्यो सम्झना स्मरण गर्नै पर्छ त्यो सम्झनाबाट जिन्दगीलाई सुरुवात गर्नै पर्छ धन्यवाद अविरल अनमोललाई यो साथको लागि आरके थापा सङ्घर्ष गोलढुङ्गा काठमाडौँबाट लेख्नुहुन्छ सानो तिनो दुःखमा जाति बन्छन् मान्छे सानो तिनो दुःखमा जाति बन्छन् मान्छे आफ्नो गोजी टन्न हुँदा साथी बन्छन् मान्छे कसैलाई विश्वास गरी आत्मा दिए पनि कसैलाई विश्वास गरी आत्मा दिए पनि ठुलो दुःख पर्दाखेरि घाती बन्छन् मान्छे ठुलो दुःख पर्दाखेरि घाती बन्छन् मान्छे आफ्नो गोजी टन्न हुँदा साथी बन्छन् मान्छे सानो तिनो दुःखमा जाति बन्छन् मान्छे धन्यवाद आरके थापा सङ्घर्षलाई यो साथको लागि मनोज गिरी छप्फिले पाँच गुल्मी हाल बुटवल बहुमुखी क्याम्पस बुटवल पाँच रूपन्देहीबाट सबैको यो मनमुटुमा छिरेको छ मुक्तक मधुरीमा सबैको यो मनमुटुमा छिरेको छ मुक्तक मधुरीमा प्रत्येक हप्ता बिहिबारमा फिरेको छ मुक्तक मधुरीमा एउटा होइन दुईटा होइन हजारौंलाई समेटेको एउटा होइन दुईटा होइन हजारौंलाई समेटेको जसो तसो सबैको ऋण तिरेको छ मुक्तक मधुरीमा जसो तसो सबैको ऋण तिरेको छ मुक्तक मधुरीमा प्रत्येक हप्ता बिहिबारमा फिरेको छ मुक्तक मधुरीमा सबैको यो मनमुटुमा छिरेको छ मुक्तक मधुरीमा धन्यवाद मनोज गिरीलाई मुक्तक मधुरिमाको प्रशंसा गरेर मुक्तक लेखिदिनु भएकोमा निरज बुढा माझ काँडा नौ सल्यान नेपाल हाल मलेसियाबाट लेख्नुहुन्छ सीतालाई खोज्न जाँदा हनुमान हरा एको भए सीतालाई खोज्न जाँदा हनुमान हराएको भए के हुने थियो होला रामले रावणसँग हारेको भए साँच्चै सृष्टि रहिरहन्थ्यो होला र आजसम्म यहाँ साँच्चै सृष्टि रहिरहन्थ्यो होला र आजसम्म यहाँ यदि मानव अत कुनै प्राणी जन्मेपछि मर्न नजानेको भए यदि मानव अत कुनै प्राणी जन्मेपछि मर्न नजानेको भए के हुने थियो होला रामले रावणसँग हारेको भए सीतालाई खोज्न जाँदा हनुमान हराएको भए धन्यवाद निरज बुढालाई यो साथको लागि कल्पना थापा धदवार चार वैदी बर्दियाबाट पूर्वक पाए थिए हाँसो हाँस्नै जानिएन पूर्वक पाए थिए हाँसो हाँस्नै जानिएन दुई दिनको त्यो खुसी साँच्नै जानिएन सब थोक अचानक हराइदिँदा जीवनबाट सब थोक अचानक हराइदिँदा जीवनबाट अरूतिर हेरी चित्त बुझाई बाँच्नै जानिएन अरूतिर हेरी चित्त बुझाई बाँच्नै जानिएन दुई दिनको त्यो खुसी साँच्नै जानिएन दुःखपूर्वक पाए थिए हाँसो हाँस्नै जानिएन हाँस्नलाई ओठ खोले भरि आँसु भयो बाँच्नलाई साथ खोजे दुनिया टाढा भयो प्रवेश हमाल रूपको शब्द सङ्गीतमा अनुराग एल्बमबाट अन्जु पन्तको सुमधुर स्वरमा गुन्जिएको यसै साङ्गीतिक आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजको यो ध्वनि तरङ्गमा कार्यक्रम मुक्तक मधुरीमा सुनिरहनु भएको छ र आजको वसाइमा पनि तपाईँले माया गरेर पठाउनु भएका तपाईँका मुक्तकहरूलाई नै मैले कार्यक्रममा स्थान दिइरहेको छु श्यामराज राणाभाटको मुक्तकबाट फेरि पनि कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु चोखो माया गरेको सजाय दियौ चोखो माया गरेको सजाय दियौ तिम्रो भरमा परेको सजाय दियौ छोडेर आफ्ना आफन्त सबैलाई छोडेर आफ्ना आफन्त सबैलाई त्यो दिलमा सरेको सजाय दियौ त्यो दिलमा सरेको सजाय दियौ तिम्रो भरमा परेको सजाय दियौ चोखो माया गरेको सजाय दियो धन्यवाद श्यामराज राणाभातलाई अनुज खड्का पर्सा चितवनबाट लेख्नुहुन्छ बन्दकीमा घर अनि जमिन भएर बन्दकीमा घर अनि जमिन भएर हातमुख जोड्न नै कठिन भएर म आज विदेशिन बाध्य भएको छु प्यारी म आज विदेशिन बाध्य भएको छु प्यारी भारी ब्याजमा साहुको ऋण भएर भारी ब्याजमा साहुको ऋण भएर हातमुख जोड्न नै कठिन भएर बन्दगीमा घर अनि जमिन भएर निकै सुन्दर मुक्तक रह्यो धन्यवाद अनुज खड्कालाई यो साथको लागि सुमित्रा खड्का वर्षा चितवनबाट लेख्नुहुन्छ जुन झारेर हो साँच्चै तारा झारेर हो जुन झारेर हो साँच्चै तारा झारेर हो आफूलाई मन परेको सारा झारेर हो जति प्रयास गर्दा पनि तिमलाई भुल्न नसकेको जति प्रयास गर्दा पनि तिमीलाई भुल्न नसकेको तिम्रै यादमा आँसुको धारा झारेर हो तिम्रै यादमा आँसुको धारा झारेर हो जुन झारेर हो साँच्चै तारा झारेर हो निकै सुन्दर मुक्तक रह्यो यो पनि सुमित्रा खड्कालाई धन्यवाद यो साथको लागि सुरुचि छेत्री बागलुङ बजारबाट लेख्नुहुन्छ नदेखाउ आस विश्वास छैन भने नदेखाउ आस विश्वास छैन भने मुटु माझ बास राखेको आभास छैन भने देखावटी माया भए नाजुक बन्छ साइनो देखा बटी माया भए नाजुक वंश साइनो हृदयमा खास मेरो लागि उपहास छैन भने हृदयमा खास मेरो लागि उपहास छैन भने मुटुमाझ बास राखेको आभास छैन भने नदेखावास विश्वास छैन भने धन्यवाद सुरुचि छेत्रीलाई यो साथको लागि तिलक निष्कर्ष रत्नगर साथबाट लेख्नुहुन्छ पराई भएर जान सजिलो ठानेको भए पराई भएर जान सजिलो ठानेको भए त्यही उपायलाई मैले पनि मानेको भए जीवन यहाँसम्म कसरी चल्थ्यो जीवन यहाँसम्म कसरी चल्थ्यो इट्टाको बदला पत्थर मैले हानेको भए इट्टाको बदला पत्थर मैले हानेको भए त्यही उपायलाई मैले पनि मानेको भए पराई भएर जान सजिलो ठानेको भई धन्यवाद तिलक निष्कर्षलाई यो साथको लागि जय देश श्रेष्ठ सङ्घ पाँचबाट आधा बाटो तिमी हिना आधा बाटोमा आधा बाटो तिमी हिना आधा बाटोमा आधा बाटो तिमी चिन आधा बाटोमा लक्ष्य दुबईको एउटै छ चाहना भने फरक लक्ष्य दुबईको एउटै छ चाहना भने फरक लागे रह्यो रिनै ऋण आधा बाटोमा लागे रह्यो रिनै रिन आधा बाटो म आधा बाटो तिमी चिन आधा बाटो म आधा बाटो तिमी हिँड आधा बाटोमा धन्यवाद देश श्रेष्ठलाई यो साथको लागि रमाकान्त पौडेल कुसमा पर्वतबाट लेख्नुहुन्छ तिम्रै कारण मर्ने मेरो योग पर्या छ तिम्रै कारण मर्ने मेरो योग पर्या छ बिछोड खप्न नसकी म यति कैमा मरे घरै बसे निष्ठुरी खुसीको श्वास फेर्दै घरै बसे निष्ठुरी खुसीको श्वास फेर्दै दुखलान पाओ घाटमा जाने कष्ट नगरे दुखलान पाओ घाटमा जाने कष्ट नगरे बिछोड खप्न नसकी म यतिकैमा मरे तिम्रे कारण मर्ने मेरो योग्य पर्या छ धन्यवाद यो मार्मिक मुक्तकको लागि जीवन मुक्तक जस्तै मार्मिक नबनोस् रमाकान्त पौडेललाई धन्यवाद छ अमृत लामिछाने पिठुवा साथ माधवपुरबाट लेख्नुहुन्छ कसले भन्छ प्रेममा जात चाहिन्छ कसले भन्छ प्रेममा जात चाहिन्छ धन दौलत रुपैयाँको खात चाहिन्छ भो नलाउनु माया कसैले यस्तो भो नलाउनु माया कसैले यस्तो माया गर्न चोखो बात चाहिन्छ माया गर्न चोखो बात चाहिन्छ धन दौलत रुपैयाँको खात चाहिन्छ कसले भन्छ प्रेममा जात चाहिन्छ माया मनको आभास हो माया मनबाट मनसम्मको यात्रा हो यहाँ न धन दौलत हेरिन्छ न जात हेरिन्छ न कुनै पर्खालबाट नै डराइन्छ न सामाजिक बन्धनले नै यसलाई रोक्न सक्छ माया त अन्तस्करणको भावना हो मित्र एउटा मनले अर्को मनलाई चाहन्छ अर्को मनले आफ्नो मनलाई चाहन्छ यही बीचमा त छ माया मनदेखि मनसम्मको सम्बन्ध मुटुदेखि मुटुसम्मको सम्बन्ध यही त हुने माया धन्यवाद अमृत लामिछानेलाई विक्रम भण्डारी रुद्रपुरा रूपन्देही हाल मलेसियाबाट कति रुने हौली प्यारी मेरो शरीर ढल्यो भने कति रुने हौली प्यारी मेरो शरीर ढल्यो भने मट्टी तेल र टायर सँगै मेरो चिता जल्यो भने सँगै हुँदा ठाकठुक पर्थ्यो चुरा फुट्दा याद आउला सँगै हुँदा ठाकठुक पर्थ्यो चुरा फुट्दा याद आउला मध्य मध्यरातमा झस्काउँदा सिरा नित्यो गल्यो भने मध्य मध्यरातमा झस्काउँदा सिरा नित्यो गल्यो भने मट्टी तेल र टायर सँगै मेरो चिता जल्यो भने कति रुने हौली प्यारी मेरो शरीर ढल्यो भने धन्यवाद विक्रम भण्डारी यो मार्मिक मुक्तको लागि एक बहादुर पुलामी मगर मैदी दुई धारिङ हाल बिरानो मुलुकबाट लेख्नुहुन्छ सारा खुसी लुट्यौ तिमीले हाँसु कसरी सारा खुसी लुट्यौ तिमीले हाँसु कसरी टुक्रिएको हृदय यौ गाँसु कसरी पीडाले मुटु पोली मनै रुँदाखेरि पीडाले मुटु पोली मनै रुँदाखेरि तिमी नै भन रोकिन्छ आँसु कसरी तिमी नै भन रोकिन्छ आँसु कसरी सारा खुसी लुट्यौ तिमीले हाँसु कसरी टुक्रिएको हृदय यो गाँसु कसरी टुक्रिएको मन मुटु अनि हृदय गाँस्न गाह्रो भएका भावहरू धन्यवाद एकबहादुर पुलामी मगरलाई मैदी दुई धादिङ हाल बिरानो मुलुकदेखिको यो साथको लागि मित्र कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायलाई तपाईँ श्रवण गरिरहनु भएको छ र यो रात्रिकालीन प्रहरमा तपाईँका मुक्तकहरू अगाडि बढाइरहेको छु यो साता तपाईँका धेरै मुक्तकहरू प्राप्त भएको कारणले पनि मैले सुरुवातदेखि नै छिटो छिटो तपाईँको यो मुक्तकलाई अगाडि बढाइरहेको छु समय अलिकति कम छ भन्ने इसारा पनि मिलिरहेको छ केही मुक्तकहरूलाई म अगाडि बढाउँछु जितेन्द्र गुरुङ केफा सानो श्री नौ बर्दिया हालदोहा कतारबाट लेख्नुहुन्छ आमा तिमी नहुँदो त मानवता अनि संसार हुने थिएन आमा तिमी नहुँदो हो त मानवता अनि संसार हुने थिएन सबैभन्दा ठुलो कुरा साँच्चै यहाँ प्यार हुने थिएन छातीबाट झिकेर संसार यो नदेखाएको भई गगन गगनमुनि आज छातीबाट झिकेर संसार यो नदेखाएको भए गगन गगनमुनि आज लाखौं करोडौं दम्पति जीवन यतिका घरबार हुने थिएन लाखौं करोडौं दम्पति जीवन यतिका घरबार हुने थिएन सबैभन्दा ठुलो कुरा साँच्चै यहाँ प्यार हुने थिएन आमा तिमी नहुँदो त मानवता अनि संसार हुने थिएन धन्यवाद जितेन्द्र गुरुङलाई यो साथको लागि सौरभ करनजितको मुक्त गरे बेला मायाले भरिएको मन फुलको थुङ्गासरी हो मायाले भरिएको मन फुलको थुङ्गासरी हो घृणाले भरिएको मन कठोर ढुङ्गासरी हो माया र घृणा दुई किनारा हो जीवन नदीको माया र घृणा दुई किनारा हो जीवन नदीको चलायमान यो समय एउटा सरी हो चलायमान यो समय एउटा डुङ्गासरी हो मायाले भरिएको मन फुलको थुङ्गासरी हो धन्यवाद यो साथको लागि सौरभ कर्णजितलाई समीर कार्की झापा हाल दक्षिण कोरियाबाट लेख्नुहुन्छ परदेशमा कति नेपाली बाध्यताले पसेका छन् परदेशमा कति नेपाली बाध्यताले पसेका छन् फर्कने रहर हुँदा पनि नपाएर बसेका छन् कहिले उद्धार गर्छ सरकार निर्दोष नेपालीको कहिले उद्धार गर्छ सरकार निर्दोष नेपालीको बिना सबुत जेलमा कति नेपाली फँसेका छन् बिना सबुत जेलमा कति नेपाली फसेका छन् फर्कने रहर हुँदा पनि नपाएर बसेका छन् परदेशमा कति नेपाली बाध्यताले पसेका छन् परदेश परेको पीडा अनि रोजगार नपाइकन परदेशमा पीडित हुनु परेका कुरा धन्यवाद समीर कार्कीलाई यो साथको लागि एउटा अन्तिम मुक्त यति बेला अगाडि बढाउँदैछु डिबी घायल रोल्पा हाल मलेसिया जोरबारूबाट लेख्नुहुन्छ जित हुँदैन हार हुँदैन जित हुँदैन हार हुँदैन हार भए पनि बारम्बार हुँदैन किन जबरजस्ती प्यार गर्न खोज्दैछौ किन जबरजस्ती प्यार गर्न खोज्दैछौ हुँदैन एक प्यार हुँदैन हुँदैन एक प्यार हुँदैन हार भए पनि बारम्बार हुँदैन जित हुँदैन हार हुँदैन धन्यवाद डिपी घायललाई रुल्पा हाल मलेसिया जोरबारदेखिको यो साथको लागि मित्र तपाईँका यिनै मुक्तकहरूलाई अगाडि बढाउँदा बढाउँदै आजका लागि कार्यक्रमको समय सकिसकेको छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि यो रात्रिकालीन अन्धकारको सान्नाटालाई चिर्दै कार्यक्रम मुक्तक मधुरिमालाई माया गरेर साथैमा रहिदिनुभयो यो साथको लागि हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु र अर्को साता फेरि पनि मुक्तक मधुरिमाको अर्को बसाईमा तपाईँ हाम्रो भेट हुने नै छ दर्पण पारीदेखिको आत्मिक साथको लागि विष्णुलाई धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि मिठो निदरीको कामना